सरकार विरुद्ध थप आन्दोलन चर्काउने नेकपा माओवादीको निर्णय आन्दोलनमा फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग सहकारी गर्ने आन्दोलन र दलहरूलाई सहमतिमा ल्याउन सरकारलाई राष्ट्रपतिको सुझाव राष्ट्रपतिले कु गर्न खोजेको भन्ने पूर्व प्रधानमन्त्री भट्टराईको अभिव्यक्तिको पूर्व गृह मन्त्री गछेदारद्वारा खण्डन भट्टराईको कुरामा सत्यता रहेको एकीकृत माओवादीका प्रवक्ता सापकोटाको दावी खाद्य अधिकारका बारे संविधानमा प्रष्ट व्यवस्था नहुँदा समस्या भएको सरकारवालाहरूको गुनासो ओरिएन्टियल कोअपरेटिभका सञ्चालक सुधीर बस्नेतको घर निक्षेपकर्ताद्वारा घेराउ चीनमा गएको भूकम्पमा परि मर्नेको संख्या एक सय नाग्यो चार सय बढी घाइते भेनेजुएलाका नवनिर्वाचित राष्ट्रपति मादुरोको उद्घाटन भाषणमा एक युवाद्वारा अवरोध र भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा कोलकाताद्वारा चेन्नई समक्ष एक सय बिस रनको चुनौती प्रस्तुत दोस्रो खेलमा राजस्थान र बेङ्गलोर भिड्ने नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मा मनोकामना सुन चाँदी पसल खुलेसिमल बजार मोबाइल अन्ठानब्बे चार पचास उनानब्बे दुई सय सोह्र नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्रेष्ठ सप्लायर्स रत्नगर एक हरिहर मन्दिर नजिक प्रोप्राइटर रामकुमार श्रेष्ठ फोन शून्य छपन्न पाँच साठी दुई सय नब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय चौरात्तर हामी कहाँ वासिङ गिटी बालुवा रोडा ढुङ्गा ग्राभेल इट्टा माटोका साथै ट्र्याक्टर ट्रिपर भाडामा चाहिएमा सदैव सम्झनुहोस् श्रेष्ठ सप्लायर्स नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पाखरिन सहमिल रत्नगर एघार प्रोपाइटर बिरबहादुर पाखरिन सम्पर्क अन्ठानब्बे पाँच पचास साठी नौ सय पच्चिस नेपाल बाणी नेटवर्क नमस्कार नेपाल नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुमन भट्टराई र धीरज बस्नेतको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा संविधानसभा चुनावको विरोधमा लागेका दलहरूलाई पनि सहमतिमा ल्याएर चुनावी वातावरण तयार पार्न राष्ट्रपति डाक्टर रामवरण यादवले सरकारलाई सुझाव दिनुभएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग आज बिहान शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले सबै दलहरूको सहमति बिना संविधानसभाको चुनाव सम्भव नभएको भन्दै सबै दलहरूसँग सहमति गर्न सुझाव दिनुभएको हो निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन सबै दलहरूलाई सहमतिमा ल्याउनुको विकल्प नभएको राष्ट्रपतिको भनाइ छ अहिलेसम्म चुनावको मिति घोषणा हुन नसकेको प्रति पनि भेटमा राष्ट्रपतिले चासो राख्नु भएको थियो जवाफमा अध्यक्ष रेग्मीले आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन सरकारले प्रयास गरिरहेको बताउनु भएको थियो आन्दोलनरत दलहरूलाई वार्तामा ल्याउन सरकारले प्रमुख दलहरूसँग समन्वय गरिरहेको उहाँको भनाइ छ सबै दलहरूसँग छलफल गरी निर्वाचनको मिति शीघ्र तोक्न सरकार लागि परेको अध्यक्ष रेग्मीले राष्ट्रपतिसँग बताउनुभयो छलफलका क्रममा रेग्मीले चुनावको तयारीका विषयमा सरकारले गरिरहेका काम कार्यवाहीका बारे पनि राष्ट्रपतिलाई जानकारी गराउनु भएको उहाँका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो चुनावको विरोधमा आन्दोलन गरिरहेका तेत्तिस दलले आन्दोलनमा मधेसी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग सहकार्य गर्ने निर्णय गरेका छन् तेत्तिस दलको आन्दोलनरत गठबन्धनलाई अझ बलियो बनाउन फोरम र समाजवादीसँग सहकार्य गर्ने निर्णय गरेका हुन् नेकपा माओवादी सहितका आज बसेको तेत्तिस दलको बैठकले सहकार्यका लागि एजेन्डा तय गर्न कार्यदल गठन गरेको छ कार्यदलमा नेकपा माओवादीका सचिव देव गुरुङ नेकपा एकीकृतका रामसिंह श्रेष्ठ नेकपा संयुक्त मार्क्सवादीका महासचिव प्रकाश अधिकारी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखेङ रहेका छन् तेत्तिस दलको गठबन्धनले सरकारी वार्ताको प्रयासलाई खारेज गर्दै रेग्मी सरकार विरुद्ध थप आन्दोलन चर्काउने निर्णय पनि गरेको नेता हरिभक्त कडेलले जानकारी दिनुभयो सरकारबाट केही नयाँ गतिविधिहरू फेरि हामीले विरोध गर्दा गर्दै अगाडि बढ्न खोजिराखेको छ खास गरेर नागरिकता वितरण मतदाता नावलीसँग जोडेर जुन ढङ्गले एउटा अभियानात्मक रूपमा लान खोजिएको छ त्यस विषयमा पनि विरोध पत्र पेस गर्ने भन्ने निर्णय भएको छ भोलि आठ गते हामी त्यो पेस गर्छौँ अनाधिकृत रूपमा भारतीय क्याम्प खोलिएको छ त्यो क्याम्पको विरुद्धमा हामीले चाहिँ भारत सरकारलाई पनि दिने विरोध पत्र र चाहिँ अनि त्यसमा चाहिँ विरोध कार्यक्रम पनि दिने निर्णय भएको छ बुद्धनगर स्थित नेकपा माओवादीको पार्टी कार्यालयमा बसेको बैठकले असारदेखि वर्षायाम सुरु हुने जेठ भित्रै सरकार ढाल्ने गरी चौथो चरणको आन्दोलन घोषणा गरेको आन्दोलन पनि गर्ने पनि घोषणा गरेको छ हालसम्म भएको तीन चरणको आन्दोलन सफल भएको निष्कर्ष निकाल्दै जेठ अन्तिमसम्म खेलराज रेग्मी नेतृत्वको सरकार र चार दललाई आन्दोलनको बलबाट घुडा टेकाउने पनि गठबन्धनको दावी छ गठबन्धनले सरकारले चुनावको प्रक्रिया अगाडि बढाउने सम्भावनालाई ख्याल गर्दै यसलाई असफल पार्न भोलि निर्वाचन आयोग पुगेर फोटो सहितको मतदाता नावली संकलन नगर्न र नागरिकता वितरण नगर्न आग्रह गर्ने पनि निर्णय गरेको छ खिलराज रेग्मी नेतृत्वले गर्ने चुनावबाट लोकतन्त्र स्थापित हुन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चुनाव बहिष्कार गर्नुको विकल्प नभएको स्पष्ट पार्नु भएको छ पत्रकार माधव निर्दोषद्वारा लिखित पुस्तकको राजधानीमा विमोचन गर्दै अध्यक्ष वैद्यले रेग्मी सरकारले गर्ने चुनावबाट जनताको भावना नसमेटिने भएकाले बहिष्कार गर्नुको विकल्प नभएको बताउनु भएको हो जुन चार त्यो संयन्त्रको हैसियत छैन र त्यो संयन्त्र संवैधानिकै छैन मलाई भन्नुहोस् संवैधानिक त्यो छैन र त्यो संयन्त्रको निर्णय सरकारले मान्नुपर्छ भने केही छैन र सरकारले त्यो संयन्त्रले भनेका कुराहरू थुप्रै नक्त्याउँदै नक्त्याउँदै आइरहेका छन् यो संयन्त्र कार्टुन हुनेवाला छ भनेर भन्नु त्यसो संयन्त्रको हैसियतले यी पार्टीहरूसँग कुरा गर्दैन त्यसै गरिकन सरकारसँग पनि हाम्रा मागहरूका बारेमा अब सरकार लक्षदार हुनु पर्यो हाम्रा मागहरूलाई स्वीकार गर्ने एउटा सङ्केत हुनु पर्यो त्यो नभइकन यो सब कुराहरूलाई हामी स्वीकार गर्ने पक्षमा छैनौँ कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनाव भए पनि देशमा आर्थिक र राजनीतिक संकट आउने दावी गर्नुभयो राजनीतिक दलहरू चुनावका लागि इच्छुक नभएको भन्दै यादवले चुनाव दलहरूको नाटक मात्रै भएको आरोप लगाउनुभयो मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदारले राष्ट्रपति डाक्टर रामवरण यादवले आफ्नो मर्यादा र सरकारको निर्णय विपरीत कुनै पनि गतिविधि नगरेको प्रश्न पार्नु भएको छ राष्ट्रपतिबाट कुको प्रयास भएको भन्ने पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईको आरोपको खण्डन गर्दै पूर्व उप प्रधानमन्त्री समेत रहनुभएका गच्छेदारले राष्ट्रपति संविधान अनुसार नै चलेको बताउनु भएको हो भट्टराई सरकारमा उप प्रधान तथा मन्त्री समेत रहनुभएका गच्छेदारले वीरगंजमा संचारकर्मीहरूसँग कुरा गर्दै भट्टराईको भनाइमा सत्यता नभएको टिप्पणी गर्नुभयो पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष भट्टराईले हिजो पत्रकारहरूसँगको छलफलमा राष्ट्रपतिले आफ्नो प्रधानमन्त्री कालमा चार पटक कुको प्रयास गरेको आरोप लगाउनु भएको थियो तर एकीकृत नेकपा माओवादीले राष्ट्रपति डाक्टर रामवरण यादवले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न पटक पटक कुको प्रयास गरेको आरोप लगाएको छ पार्टी कार्यालय पेरिस डाँडामा नियमित पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले काङ्ग्रेस र एमालेको उक्साहटमा बाबुराम सरकार ढाल्न राष्ट्रपतिले पटक पटक कु गर्न खोजे पनि आफूहरूले त्यसलाई असफल पारेको दावी गर्नुभयो पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा कु गर्न खोजेको भन्ने आरोपबारे प्रवक्ता सापकोटाले पार्टी उपाध्यक्षले बोलेको कुरा आधिकारिक नै भएको उल्लेख गर्नुभयो प्रवक्ता सापकोटाले वर्तमान सरकार निर्वाचनमा केन्द्रित हुनुभन्दा शासन गर्नमा केन्द्रित भएको बताउनुभयो वर्तमान सरकारको म्यान्डेट संविधान सभाको दोस्रो निर्वाचन गर्ने भए तापनि मन्त्री परिषदको निर्णयलाई हेर्दा सरकारले शासन मात्र गर्न खोजेको उहाँले जिकिर गर्नुभयो उहाँले वर्तमान सरकारका केही मन्त्रीहरू दलको उक्साहटमा लागेको आरोप लगाउँदै त्यसकै कारण सरकारले असारको चुनाव पछि सारेको धारणा राख्नुभयो प्रवक्ता सापकोटाले मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी तत्काल चुनावको मिति तोक्न सरकारसँग आग्रह समेत गर्नुभयो प्रचण्डको चीन भ्रमणबारे जानकारी दिँदै सापकोटाले चीनले अध्यक्ष प्रचण्डलाई गरेको उच्च सम्मानले नेपालको नेतृत्व गर्न सक्ने शक्ति एकीकृत नेकपा माओवादी नै भएको विश्व समुदायलाई प्रष्ट भएको दावी गर्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुक राजनैतिक विवादमा मात्र बल अल्झन नहुने टिप्पणी गर्नुभएको छ राजधानीको बल्खु स्थित तरकारी तथा फलफूल बजारमा आयोजित कार्यक्रममा नेता नेपालले विगतमा दलहरूबीच भएको विवादका कारण नै संविधान सभाबाट संविधान बन्न नसकेको उल्लेख गर्दै अब दलहरू राजनैतिक विवादमा अल्झन नहुने टिप्पणी गर्नुभएको हो यस्तै कार्यक्रममा कृषि मन्त्री टेकबहादुर घरतीले सरकारले राष्ट्र बैङ्कसँग कृषि ऋणको ब्याज दर तीन प्रतिशत घटाउने बारे परामर्श गरिएको जानकारी दिनुभयो उहाँले सरकारले अहिले नै बिउ बिजनको समस्या हटाउने विषयमा नीति निर्माण गरिरहेको तथा मल अभाव हुन नदिन एक टोलीलाई व्यवस्थापनको जिम्मा मिलाउन भारत पठाएको जानकारी समेत दिनुभयो नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले मुलुक परिवर्तनको सङ्घारमा रहेकाले नयाँ निर्वाचनबाट मुलुकले नयाँ दिशा दिने टिप्पणी गर्नुभएको छ पार्टी केन्द्रीय कार्यालय बल्कुमा आज गरिएको कार्यक्रममा उहाँले अब कार्तिक अन्तिममा अथवा मङ्सिरको पहिलो साताभित्र मात्रै निर्वाचन हुने र मुलुकले नयाँ दिशा लिने बताउनुभयो अध्यक्ष खनालले अबको संविधान सभाको निर्वाचनबाट नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्दै यसअघि एकीकृत नेकपा माओवादी ठूलो पार्टी भएकै कारण निर्वाचन नभएको जिकिर गर्नुभयो पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउबाले मङ्सिरसम्ममा चुनाव हुने बताउनु भएको छ प्रेस युनियन सिन्धुलीले आज सिन्धुली माडीमा गरेको पत्रकार सम्मेलनमा देउबाले नेकपा एमाले र एकीकृत नेकपा माओवादीको सरकार जनताले देखिसकेकाले अबको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 निर्माणका लागि दलहरू एक हुनुको विकल्प नभएको लिपबाट गरेको रेललाई लिपमा चढाउन सकिन्छ भत्केको प्रक्रियालाई जोड्न सकिन्छ अन्तिम संविधानलाई पुनः क्रियाशील बनाएर अगाडि जान सकिन्छ एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुनले तत्काल चुनावको मिति सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नु भएको छ क्रान्तिकारी पत्रकार संघ मोरङले विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले असारमा चुनाव गर्न नसक्नुको कारण बताउँदै कार्तिक मसान्तसम्म चुनावको मिति घोषणा गर्न उहाँले सरकारसँग आग्रह गर्नु भएको हो देशको संक्रमणकाल छिटै टुङ्ग्याउने एकमात्र आधार निर्वाचन भएकाले त्यसका लागि सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ नेपाली कांग्रेसका महामन्त्री प्रकाश मानसिंहले बाबुराम भट्टराई सरकारले गरेको कर्मचारी सरुवा बढुवा सम्बन्धी निर्णय खारेज गर्न माग गर्नुभएको छ भट्टराईले चुनावलाई प्रभावित पार्ने गरी सरुवा बढुवाको निर्णय गरेको भन्दै सिंहले संविधान सभा चुनाव अगाडि नै पूर्ववर्ती सरकारका निर्णय खारेज हुनुपर्ने बताउनु भएको हो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साता लामो चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जानुभएका माओवादी अध्यक्ष प्रचण्ड हङकङ हुँदै राति साढे नौ बजे नेपाल फर्किन लाग्नु भएको हो साताव्यापी चीन भ्रमणमा जानुभएका प्रचण्डले त्यहाँ रहँदा राष्ट्रपति सी जिनपिङ प्रधानमन्त्री ली केक्विङ लगायतसँग भेटवार्ता गर्नु भएको थियो नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले संघको चितवन जिल्ला चितवन जिल्ला कार्य समिति भङ्ग गरी अरुणेश्वर खनालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ आज हुने भनिएको संघको अधिवेशन प्रतिनिधि विवादका कारण देखाउँदै चितवन काङ्ग्रेसले स्थगित गर्ने घोषणा गरेपछि असहज परिस्थिति उत्पन्न भएको भन्दै केन्द्रीय समितिले यस्तो निर्णय गरेको हो संघ केन्द्रीय सदस्य तथा चितवन जिल्ला प्रतिनिधि अञ्जन चौलागाईले यस्तो निर्णय गरेका हुन् चौलागाईले उत्तम जोशी नेतृत्वमा रहेको समिति अधिवेशन गर्न असक्षम रहेको लगायतका विभिन्न वाहना बनाउँदै आफ्नो कार्यकाल लम्ब्याउने षड्यन्त्र गरेको तथा पटक पटक अधिवेशन स्थगित गरेर आम विद्यार्थीको भावनामाथि खेलवाड गरेको भन्दै समिति भङ्ग गरेका हुन् नुवाकोटको विकासका लागि हुने क्रियाकलापहरूमा आफ्ना दलगत स्वार्थ त्याग्दै सबै दल एकजुट भएर लाग्न विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् काठमाडौँको नजिक भएर पनि विकासमा पछि परेको नुवाकोटका निम्ति आफ्नो क्षेत्रबाट सहयोग गर्ने नेताहरूले बताएका हुन् नुवाकोट गंगाबु सम्पर्क समाजले आज काठमाडौँमा गरेको कार्यक्रममा एकीकृत माओवादीका महासचिव बहादुर बोगटी कांग्रेस नेता प्रकाश शरण महत र जनशक्ति पार्टीका सह अध्यक्ष प्रकाश चन्द्र लोहनीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो खाद्य अधिकार बाँच्न पाउने अधिकारको आधार भए पनि नेपालको संविधानमा यस सम्बन्धी प्रष्ट व्यवस्था नभएकाले समस्या भएको सरकारवालाहरूले गुनासो गरेका छन् मौलिक हक अन्तर्गत खाद्य अधिकारलाई इंगित गर्ने केही प्रावधान भए पनि स्पष्ट प्रावधान नभएकाले पनि खाद्य अधिकारको प्रत्याभूतिका लागि समस्या भएको सरकारवालाहरूको गुनासो छ आज राजधानीमा आयोजित बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार विषय कार्यक्रममा वक्ताहरूले खाद्य अधिकारको लागि अदालतबाट सरकारलाई बाध्य कल्याणकारी अवस्था सिर्जना गर्नु आवश्यक भएकोमा समेत जोड दिएका छन् नेपाल बार एसोसिएसनको आयोजना र फियान नेपालको सहयोगमा आयोजित कार्यक्रममा फियान नेपालका तर्फबाट अना मारिया सुरेज फ्राङ्कोले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो नेपालमा करिब सत्तरी लाख भन्दा बढी नागरिक भोकमरी र कुपोषणको चपेटामा रहेका छन् निक्षेपकर्ताहरूले आज ओरिएन्टल कोअपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको घर घेराउ गरेका छन् ओरिएन्टल सहकारी संस्थाको चौधवटा शाखा सञ्चालन गर्दै आएका सञ्चालक बस्नेतले निक्षेपकर्ताहरूको रकम फिर्ता नगरेपछि उनीहरूले घर घेरेका हुन् आफ्ना सम्पूर्ण रकमहरू फिर्ता हुनुपर्ने मागसहित निक्षेपकर्ताहरू बस्नेतको घरमा पुगेका थिए सञ्चालक बस्नेतले निक्षेपकर्ताहरूको सम्पूर्ण रकम हाउसिङको काममा लगाएको आरोप समेत रहेको छ करिब सत्र वर्षदेखि ओरिएन्टल कोअपरेटिभ लिमिटेड सञ्चालन हुँदै आएको थियो अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले गरीबलाई थप गरीब बनाउने खालको शिक्षा नीति खारेज हुनुपर्ने बताउनु भएको छ अभिभावक संघद्वारा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले अहिले चलिरहेको जस्तो शिक्षा नीतिलाई खारेज गरी नयाँ खाले शिक्षा नीति आवश्यक रहेकोमा जोड दिनुभयो निशुल्क शिक्षाको घोषणा गरिए पनि सामुदायिक विद्यालयले प्राथमिक तहमा समेत शुल्क लिएको प्रति आपत्ति जनाउनुभयो सामुदायिक र निजी विद्यालयहरूको नियम विपरीत मनमानी ढङ्गमा विभिन्न शीर्षकमा शुल्क लिएर गुणस्तरका नाममा अभिभावक र विद्यार्थीको आर्थिक शोषण गरिएको आरोप लगाउनुभयो खोटाङमा खानेपानीको विषयमा भएको विवादका क्रममा छिमेकीले छुरी प्रहार गर्दा एकजनाको ज्यान गएको छ खानेपानीको विषयमा विवाद हुँदा स्थानीय बाइस वर्षीय सञ्जय राई अठार वर्षीय सरोज राई उन्नाइस वर्षीय विजय राई र सुनसरी बकलौरी पाँचका पैंतिस वर्षीय राजकुमार राईको छुरी प्रहारबाट टेममा तीन बरबोटे एकका एकचालिस वर्षीय रमेश राईको ज्यान गएको हो गाउँमा सार्वजनिक रूपमा प्रयोग हुँदै आएको खानेपानीको विषयमा विवाद भएपछि उनीहरूले रमेशलाई शुक्रबार राति छुरा प्रहार गरेको प्रहरीले जनाएको छ नवलपरासीमा एक्काइस वर्षीय एक युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ इलाका प्रहरी कार्यालय बुटवलले शनिबार अर्थात् आज बुटवलमा पत्रकार सम्मेलन गरी चार जना अभियुक्तहरूलाई सार्वजनिक गरेको हो उता थर सदरमुकाम फिदीमा एक औषधि व्यवसायीलाई आज प्रहरीले पक्राउ गरेको छ आफ्नै पसलमा औषधि खरिद गर्न आएकी एकतीस वर्षीय महिलालाई करणी गरेको भन्दै औषधि पसलका प्रोपाइटर नगेन्द्र बिमलीलाई प्रहरीले पक्राउ गरेको हो खोकीले सताएकी महिलालाई बिमलीले बिहान जाँच गर्ने बाहनामा पसलभित्र रहेको बिरामी जाँच्ने बेडमा लगेर बलात्कार गरेको भन्दै महिलाले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ सुनको मूल्यमा भारी गिरावट आएपछि कपिलवस्तुमा रहेका सुन चाँदी पसलमा सुन किन्नेहरूको भेड बढेको छ तोलामा छ हजार भन्दा बढी मूल्य घटेपछि तौली हवा स्थित सुन चाँदी पसलमा ग्राहकको घुइचो नै लाग्ने गरेको छ भाउ घटेसँगै विवाहको लगन समेत भएकाले सुन पसलहरूमा भिडभाड बढेको हो सुन पसलहरूमा विशेष गरी महिलाहरूको भेड लाग्ने गरेको छ धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि आठौं पूर्वाञ्चल व्यापी नेत्र चिकित्सकहरूको अन्तर्राष्ट्रिय सम्मेलन दुई हजार तेह्र शुरू भएको छ दुई दिनसम्म चल्ने सो सम्मेलनमा देश विदेशका करिब एक सय पच्चिसजना नेत्र विशेषज्ञ विज्ञ र प्राविधिकहरू सहभागी छन् आँखा विभागको आयोजनामा भएको पहिलो सम्मेलनमा साठी देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपालवाणी नेटवर्क सुन्दै गर्नुहोला अनि एउटा कार्यक्रममा जानु पर्ने थियो जाउँ भने दाँत दुखिरहेछ न त बोल्न भएको छ न त हाँस्न भएको छ होइन यसको लागि कुनै समाधान छैन कि कसो होइन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो बन्देऊ क्यारे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नभर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने दमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने गर्ने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ काका रेस्टुरेन्ट रत्नगर चार भोकाहा प्रोपाइटर सवाना महत्तो मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस छ सय एकानब्बे लोकल कुखुराको मासु हाँसको छोइला माछा घोङ्गी साथै खाजाको लागि हामीलाई सम्झनुहोस् रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा राष्ट्रिय खबरमा अब विदेशका खबर चीनको सिचुवान प्रान्तमा आएको भूकम्पका कारण मृत्यु हुनेको संख्या सय नागेको छ दक्षिण पश्चिम सिचुवान प्रान्तमा आएको छ दशमलव छ रेक्टर स्केलको भुइँचालोमा परि चार सय भन्दा बढी मानिस घाइते भएका छन् सिचुवान सहरमा सहरबाट करिब अस्सी किलोमिटर टाढाको लेन गोइङ इलाकामा जमिनदेखि बाह्र दशमलव तीन किलोमिटर गहिरो भागलाई भूकम्पले केन्द्रबिन्दु बनाएको अमेरिका स्थित भूगर्भ विभागले जनाएको छ चीनको सरकारी समाचार एजेन्सी सेन्हुवाले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको जनाएको छ सिचुवान प्रान्त भूकम्पी हिसाबले उच्च जोखिममा परेको इलाका हो यसअघि सन् दुई हजार आठमा आएको आठ रेक्टर स्केलको भूकम्पले चीनको सिचवान प्रान्तमा नब्बे हजार मानिसको ज्यान लिएको थियो भेनेजुएलाका नवनिर्वाचित राष्ट्रपति निकोलस मादुरोले उद्घाटन भाषण गरिरहेको समयमा एक युवकले अवरोध पुर्याएका छन् ती युवकले कार्यक्रम बिथल्नुको साथै मदुरोको माइक्रोफोन समेत खोसेको बीबीसी अनलाइनले जनाएको छ राष्ट्रिय टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रम अवरोध भएसँगै प्रसारण बन्द भएको थियो राष्ट्रपति पदको शपथ ग्रहण कार्यक्रममा उपस्थित भएका राष्ट्रपति प्रधानमन्त्री तथा अन्य आमन्त्रित अतिथि सामु मदुरोले सुरक्षा व्यवस्था असफल भएको र अवरोध हटेको बताएका थिए पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको छ राष्ट्रिय खबरमा अब खेलकुदका खबर इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्स समक्ष जितका लागि एक सय बीस रनको लक्ष्य प्रस्तुत गरेको छ कोलकाताको इडेन गार्डन स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित बीस ओभरमा नौ विकेट गुमाएर एक सय उन्नाइस रन बनाएको थियो कोलकाताका लागि कप्तान गौतम गम्भीर र युसुफ पठानले समान पच्चिस पच्चिस रन जोडे भने देवरा देवावर्ता दासले उन्नाइस रन बनाए चेन्नईका रविन्द्र जडेले एक्लैले तीन विकेट हात पारेका थिए जवाफी ब्याटिङ गरिरहेको चेन्नईले यो समाचार तयार पार्दासम्म चार ओभरमा बिना विकेटको क्षतिमा बिस रन बनाएको छ अहिलेसम्म खेलका अहिलेसम्म खेलेको पाँच खेलमा चार अङ्क जोडेको कोलकाताको सातौं कोलकाता सातौं स्थानमा रहेको छ भने समान खेलबाट छ अङ्क जोडेको चेन्नई चौथो स्थानमा रहेको छ प्रतियोगिता अन्तर्गत आजै राति सभा आठ बजेपछि उनी अर्को खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन् पाँच खेलबाट आठ अङ्क बनाएको राजस्थान दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको बेङ्गलोर आठ अङ्क सहित तेस्रो स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षक फेरि एकपटक रेग्मी सरकार विरुद्ध थप आन्दोलन चर्काउने नेकपा माओवादीको निर्णय आन्दोलनमा फोरम नेपाल र संघीय समाजवादी पार्टीसँग सहकार्य गर्ने आन्दोलन र दलहरूलाई सहमतिमा ल्याउन सरकारलाई राष्ट्रपतिको सुझाव राष्ट्रपतिले कु गर्न खोजेको भन्ने पूर्व प्रधानमन्त्री भट्टराईको अभिव्यक्तिको पूर्व गृहमन्त्री गच्छेदारद्वारा खण्डन भट्टराईको कुरामा सत्यता रहेको एकीकृत माओवादीका प्रवक्ता सापकोटाको दावी खाद्य अधिकारका बारे संविधानमा प्रश्न व्यवस्था नहुँदा समस्या भएको सरकारवालाहरूको गुनासो ओरिएन्टियल कोअपरेटिभका संचालक सुधीर बस्नेतको घर निक्षेपकर्ताहरूद्वारा घेराउ चीनमा गएको भूकम्पमा मर्नेको संख्या एक सय नाग्यो चार सय बढी घाइते भेनेजुएलाका नवनिर्वाचित राष्ट्रपति मादुरोको उद्घाटन भाषणमा एक युवाद्वारा अवरोध र भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा कोलकाताद्वारा चेन्नई समक्ष एक रनको चुनौती प्रस्तुत दोस्रो खेलमा राजस्थान र बेङ्गलोर भिड्ने अवस्था साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै धीरज बस्नेत र सुमन भट्टराई विदा भयौ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौ भूमिका कपडा पसल बकुलहरू चोक प्रोप्राइटर लक्ष्मी शर्मा मोबाइल अन्ठानब्बे चार पचास बैसठी शून्य सत्र वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ न्यु नेपाल भाँडा पसल खैरहनी चार पर्सा प्रोपाइटर हरिप्रसाद नेपाल फोन शून्य छपन्न पाँच बयासी छ सय अडसठी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ model cosmetic centre cinema road टाढी प्रोप्राइटर तुफान खान मोबाइल अन्ठानब्बे शून्य एकात्तर पन्चानब्बे आठ सय अडतिस हामी कहाँ स्कुलका लागि झोला लेडिज ब्याग एवं सम्पूर्ण कस्मेटिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बागलुङकाली पुस्तक पसल फोन शून्य छपन्न पाँच एकसठी सात सय एकचालिस हामी कहाँ सम्पूर्ण बोर्डिङहरूको पाठ्य पुस्तक आइसकेको जानकारी गराइन्छ के तपाईँ लोकदोहोरी पार्टी कन्सर्ट विवाह आयोजना गर्दै हुनुहुन्छ वा सभा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 हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोप्राइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको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 हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको अन्डरग्राउन्डमा पनि शीघ्र खुल्दैछ यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot पनि संसारभरेकी साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब अर्पण स्थानीय समाचार विस्तारमा चितवनका दुईवटा कुखुरा फार्ममा फेरि बर्ड फ्लू भेटिएको छ पन्छी अन्वेषण प्रयोगशाला भरतपुरले वैशाख दुई गते परीक्षणको लागि काठमाडौँ पठाएको नमुनामा जिल्लामा बर्ड फ्लू रहेको पुष्टि भएको हो मंगलपुर सातमा रहेको राजेन्द्र हमालको फार्म र भरतपुर नौमा रहेको लक्ष्मी राणाको फार्मबाट पठाइएको नमूनामा बर्ड फ्लू भेटिएको हो चैत्र छब्बिस गते नै कुखुरा मारेको कुखुरा मरेको जानकारी पाएपछि फार्म पुगेका पन्छी अन्वेषण प्रयोगशालाका कर्मचारीहरूलाई राणाले प्रवेशमा रोक लगाएपछि परीक्षण ढिलो भएको हो राणाको फार्ममा झण्डै साठी हजार र हमालको फार्ममा चार हजार लेट्स कुखुरा छन् बर्ड फ्लू देखिएको खोरको कुखुरा नष्ट गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो यसअघि गएको महिना भरतपुर नगरपालिकाको एउटा खोरमा बर्ड फ्लू भेटिएको थियो चितवन कुखुरा झने व्यवसायको हिसाबले अग्रणी जिल्ला मानिन्छ जिल्लामा मात्र कुखुराजन्य क्षेत्रमा रु पच्चिस अर्ब भन्दा बढीको लगानी रहेको बताइएको छ जिल्लामा यसरी धमाधम बर्ड फ्लू भेटिन थालेपछि कृषक व्यवसाय र सर्वसाधारण त्रसित भएका छन् ए माओवादी नेता कृष्ण बहादुर महराले सभाको चुनावको मिति घोषणा नहुँदा समस्या बढ्दै गएको बताउनु भएको छ चुनावको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ त्यो पनि सत्य कुरा बाहिर आउनुपर्ने उहाँले बताउनुभयो राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज चितवन आउनुभएका उहाँले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो सरकारले प्राविधिक कारणले चुनावको मिति घोषणा नगरेको भन्दै आए पनि अरू नै कारण हो कि भन्ने आशंका थपिएको छ जे हो त्यो कुरा सार्वजनिक गरेर तत्काल चुनावको नयाँ मिति घोषणा गरिनुपर्छ सरकारले चुनावको मिति घोषणा नगरी आफै समस्या थप्दै गएको र विरोधी शक्तिहरूको मनोबल उच्च हुँदै गइरहेको दावी गर्नुभयो असारमै चुनाव हुनुपर्ने घोषणा गर्न सरकारसँग आग्रह पनि उहाँले गर्नुभयो नत्र चुनाव ढिला हुँदा थप समस्या सिर्जना हुने उहाँले जिकिर गर्नुभयो चुनावको विरोध गर्नेहरूलाई पनि चुनावको विकल्प नरहेको स्वीकार्दै चुनाव आउन उहाँले आग्रह गर्नुभयो चुनावका लागि जनस्तरबाट पनि दबाव सिर्जना गर्नु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले संघु चितवन जिल्ला कार्य समिति भङ्ग गरी अरूणेश्वर खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ संघको अधिवेशन प्रतिनिधि विवादको कारण देखाउँदै चितवन कंग्रेस स्थगित गर्ने घोषणा गरेपछि असहज स्थिति उत्पन्न भएको भन्दै केन्द्रीय समितिले यस्तो निर्णय गरेको नेविसंघ केन्द्रीय सदस्य तथा चितवन जिल्ला प्रतिनिधि अञ्जन चौलागाईले सो निर्णय गरेका हुन् चौलागाईले उत्तम जोशी नेतृत्वमा रहेको समिति अधिवेशन गर्न असक्षम रहेको विभिन्न वाहना बनाउँदै आफ्नो कार्यकाल लम्ब्याउने षड्यन्त्र गरेको तथा पटक पटक अधिवेशन स्थगित गरेर आम विद्यार्थीको भावनामाथि खेलवाड गरेको भन्दै समिति भङ्ग गरेका हुन् चौलागाईले खनालाई नयाँ अध्यक्ष चयन गर्दै संघको विधान अनुरूप कार्यसमिति विस्तार गर्ने तथा सोभियो निर्वाचन तथा संविधान सभा निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका छन् यसअघि कंग्रेस चितवनले अधिवेशन वैशाख तेह्र गते सार्न गरेको निर्णयको बेगठित समितिका बहुमत सदस्यले विरोध जनाएका थिए उनीहरूले केन्द्रीय समिति समक्ष एक विरोध पत्र बुझाउँदै उपयुक्त निकास दिन आग्रह गरेका थिए चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत चितवनको सौराहामा राष्ट्रिय वन्यजन्तु सप्ताह दुई हजार सत्तरीको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रम आज सम्पन्न भएको छ सप्ताहको अन्तिम दिन आज वन्यजन्तु संरक्षण सम्बन्धी चेतना जगाउने उद्देश्यले मोटरसाइकल र्याली सम्पन्न गरिएको हो सो र्याली चितवनको सौराहाबाट सुरु भई कुम्रोज कठार भण्डारा वीरेन्द्रनगर हुँदै फेरि सौराहामा पुगेर सम्पन्न भएको थियो सप्ताहव्यापी कार्यक्रम अवधिमा निकुञ्जभित्रका तालहरू वनहरूमा सरसफाई पर्यटकीय स्थलहरूको साथै राप्ती नदी किनारमा समेत सरसफाई गरिएको भएको वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियानले जनाएको छ नेपाल पत्रकार महासंघ चितवन शाखाको पूर्वी नेपालका विभिन्न शाखाको भ्रमण आज सम्पन्न भएको छ वैशाख दुई गते महासंघको कार्यकालबाट शुरू भएको भ्रमण पूर्वी नेपालको सोनसरी झापा सर्लाही सिराहा जनकपुर मकवानपुरका जिल्ला शाखाको भ्रमण गरी आज सकिएको हो भ्रमण गरेका जिल्ला शाखाहरूमा पत्रकारहरूको वर्तमान स्थिति न्यूनतम पारिश्रमिक कानूनको अवस्था भौतिक संरचना पत्रकारको सुरक्षाको विषयमा अन्तर्क्रिया सम्पन्न भएको थियो भ्रमण टोलीमा महासंघ चितवन शाखाका अध्यक्ष जनकरियाल सचिव राधेश्याम खतिवडाको सदस्य कृष्णचन्द्र भट्टराई सदस्यहरू विश्व पौडेल होमनाथ सापकोटा विनोद बाबु रिजाल सन्त कुमार चौधरी प्रवीण दत्त र मोहन बस्याल रहनु भएको थियो रगतको अभाव पूर्ति गर्ने उद्देश्यको साथ पूर्वी चेतनको भानुचोकमा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा सात महिलासहित छप्पन्न जनाले रक्तदान गरेका थिए जागृति टोल विकास संस्था रत्नगर आठको आयोजना एवं एजुकेट नेपाल इनिसिएटिभ र सत्य साई भजन समूह रत्नगरको संयुक्त सहयोगमा कार्यक्रम भएको हो जागृति टोल विकास संस्थाका अध्यक्ष सोझन बरालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रत्नगर आठका वडा सचिव खगनाथ पराजुली प्रमुख अतिथि रहेका थिए कार्यक्रममा रक्त संसार केन्द्र भरतपुरका प्रमुख रमेश कुमार पौडेल एजुकेट नेपालका अध्यक्ष ध्रुव अधिकारी सत्य साई भजनका अध्यक्ष सञ्जय बरा लगायतले बोल्नु भएको थियो नेपाल रेडक्रस सोसाइटी उपशाखा पञ्चकन्याको सभापतिमा पुनः विश्वनाथ खनाल निर्वाचित हुनुभएको छ उपशाखाको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभा प्रथम अधिवेशनले खनालको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो सभापति आजको अधिवेशनबाट सुने पनि सुनिएका सदस्यहरूबाट उपाध्यक्ष सचिव कोषाध्यक्ष चयन गर्ने सभापति खनालले जानकारी दिनुभयो सदस्यहरूमा रेसी न्यौपाणे सूर्य रियाल शशिभक्त न्युपाने राजेन्द्र कुमार बस्नेत विष्णु ओझा पार्वती न्युपाने गीता धमला हरिबहादुर खड्का चयन भएका छन् नेपाल रेडक्रस सोसाइटी चितवन जिल्लाका मन्त्री ज्ञानशाली न्युपानेको प्रमुख अतिथ्यथामा भएको कार्यक्रममा उपशाखाका सचिव सूर्य राली प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष राजेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य विदुर केसी अध्यक्ष शङ्कर गिरी जयमङला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विदुर सुवेदी लगायतले बोल्नु भएको थियो कार्यक्रम उपशाखाका सभापति विश्वनाथ खनालको अध्यक्षतामा भएको थियो नेपाल शिक्षक संघ पिठुवा गाउँ कमिटिको अध्यक्षमा ध्रुवराज खनाल निर्वाचित हुनुभएको छ संघको आज भएको भेलाले खनालको अध्यक्षतामा नौ सदस्य कमिटी गठन गरेको हो कमिटीको उपाध्यक्षमा शशि अरियाल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 हमालले सर्वसाधारणलाई सोधेर तयार पार्नु भएको सामुदायिक आवाज अबको क्रममा सामुदायिक आवाज प्रत्येक अब हाम्रो दलका नेताहरूले सरकारलाई भनिरहेछ अब सरकार पक्ष खिलरा रेग्मी पक्षले चाहिँ नेताको मुख ताकिराखेको हुनाले त्यसलाई चाहिँ यो दुई पक्ष बिचको बिचको खिचातानीले चाहिँ अप्रत्यक्ष भनौँ या प्रत्यक्ष रूपमा उनीहरूलाई नै फाइदा भइरहेछ तर हामी सर्वसाधारणलाई भने यसको ठुलो मार परिरहेछ अब मिति तय भएर देशमा चुनाव भए संविधान सभाको चुनाव भएदेखि हामी सर्वसाधारणले चाहिँ सुखको अनुभूति गरिन्थ्यो कि भन्ने एउटा महसुस मैले गरेको छु अब यो अरू केही होइन होइन यो आन्तरिक द्वन्द्व कलह र एकले अर्कालाई दोषारोपण लाउँदै ओर्दै भए पनि देशको ढुकुटी चाहिँ रित्याइरहेको छन् यिनीहरूले दिन प्रतिदिन गरेर संविधान सभा चाहिँ अहिले निर्वाचनको ढिलाइ गर्नुको कारण चाहिँ हामीहरूलाई व्यवसायीहरूलाई के लाग्छ भने जुन ठुला दलहरू भन्ने टाउके नेताहरू चाहिँ भोलि गएर यिनीहरूको जागिर समाप्त हुन्छ भनेर नै संविधान सभाको निर्वाचनलाई पर धकल्न खोजे त्यस्तो हामीलाई लाग्छ पार्टीहरूले के गरिरहेका छन् भने आफ्नो सिटलाई जोगाइराख्नको लागि यो संविधान सभाको चुनावको मिति तोक्नलाई ढिलाइ गरिरहेका छन् यो मलाई जहाँसम्म यो सरकारको र तिन दलकै कारणले गर्दा हो यसमा मुख्य कारण चाहिँ खेलराज रेग्मीले तिन दलको निर्णय कुरोहरू भन्छ यी तिन दलबाट बनेको हो नि त खेलराज रेग्मी भनेको सरकारले चाहिँ कसरी गर्छ भने संविधान सभा चुनाव हुन नदिनको लागि यो चार दलले चाहिँ खिलराज रेग्मीको सुनेर अनि उसले जे घोषणा गर्छ त्यो चाहिँ मलाई मन परेन यो हुँदैन यो अहिले गर्न सकिँदैन भनेर सार्नको लागि यो संविधान नबनाउनको लागि षड्यन्त्रको लागि तोकिरहेको छैन कि जुन चार दल छ नेकपा एकीकृत माओवादी काङ्ग्रेस एमाले र यो मधेसी दल जुन चारवटा दलले सरकारले नै अब यो अहिलेको अध्यक्ष मण्डल घोषणा गरेको थियो त्यस कारणले पनि यो चार दलको सहमति बिना नै मिति घोषणा गर्ने भएको हुँदाखेरि सरकार पनि अप्ठ्यारो परे जस्तो लाग्छ मलाई विशेष गरी चार दल र यो अहिलेको सरकार मिलेर मात्रै यो संविधान सभाको मिति घोषणा गर्नुपर्छ जस्तो लाग्छ मलाई सामुदायिक आवाज हवस् त साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star dot com office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी सञ्चारका लागि बाबु घरका लागि